मनका कुरा तिमीलाई भन्नु छ हृदयभरि सचको claridad. आँसु त्यसै झरिदिन्छन् तिमी बिना बस्नु पर्दा टाढा त तिमी बिना बस्नु नै अविसा कति धेरै मनका कुरा